नै हो ah, र आउनुहुन्छ सुरेन्द्र फ्रम धरान oh. उहाँ विजेता हुनुभयो एकदम एकदम बधाई छ सुरेन्द्रजी पुरा आफूलाई कङ्ग्रेचुलेसन्स तपाईँको नम्बर पनि हामीसँग छ त्यसैले तपाईँ नै व्यक्ति पत्ता लाग्छ nine eight four two one seven zero seven four seven यहाँले केही पुरस्कारहरू पाउनुहुन्छ कृपया हामीलाई सम्पर्क गर्नुहोला किनभने यहाँ बाइस्कोप कार्यक्रमको राम्रो लिसनर पनि हो अरू साथीहरू कृपया कृपया नरिसाउनुहोला त्यो तपाईँहरू पनि त्यत्तिकै मूल्यवान हुनुहुन्छ हामीलाई महिनाभरि नै एसएमएस गरिदिनु भयो थ्याङ्क यू सो मच यहाँहरूको सपोर्टले गर्दा हाम्रो कार्यक्रम यहाँहरू जस्ता चलचित्र अनुरागीहरूको माध्यमबाट अगाडि बढ़िरहेको छ भन्दै हामीले आज जुन दिने क्रम छ त्यसमध्येमा हामीले कर्णतर्फ कञ्चन थापालाई गोङ्गुबुका कञ्चन थापाले पनि पुरस्कृत गर्यौं हामीले त यही बनाएको साथसाथै अन्तिममा बटम लाइन केही तपाईँको भन्नुपर्ने आफ्ना सम्पूर्ण दर्शकलाई श्रोतालाई जो रेडियो कान्तिपुरका लिसनर हुनुहुन्छ यहाँको लाइन के छ आजसम्म जस्तै वान मन्थसम्म मेरो साथमा रहिदिनु भयो होइन मलाई सपोर्ट गर्नुभयो र बाटोमुनिको फुल जति पनि अहिले अब फोन गर्नुभयो कलर्सहरू हुनुहुन्थ्यो उहाँहरूले पनि हेर्नु भएको रहेछ र आई होप सबैजनाले हेर्नुभयो होला सपोर्ट गरिदिनु भएको छ सबैलाई thank you thank you so much भन्न चाहन्छु र एउटा कुरा के भने एकदमै धेरै म्यासेज आएको छ धेरै श्रोताहरूले हामीलाई म्यासेज पठाउनु भएको छ र मेरो लागि सबैजना विजेता हो होइन एउटा पुरस्कार पाउने नै ठुलो कुरा <laughs> होइन होइन मैले नै मैले चाहिँ सबैलाई मेरो तर्फबाट विजेता ठानेकी छु त्यही भएर प्लिज माइन्ड चाहिँ नगर्नु होला ओके नन्दी धेरै माया गर्नुहुँदो रहेछ भने हाम्रोमा एक हजार भन्दा बढी मेसेजको यो जुन लिस्टिङ हामीलाई अहिले भर्खरै प्राप्त भएको छ हाम्रा साथी दिपक सापकोटाले जुन सहयोग गर्नुभएको छ धेरै धेरै धन्यवाद र प्राविधिक साथी पनि हुनुहुन्छ उहाँ त्यसै गरी रोशन कुमार देवलाई पनि हार्दिक धन्यवाद दिँदै र अन्तिममा thank you very much for precious time एकदम तपाईँको समय जुन मूल्यवान समयका साथमा आइदिनुभयो धेरै धेरै तपाईँहरूलाई पनि एकदमै धेरै धेरै thank you so much Kantipur FM entire टिमलाई तपाईँलाई विजयजीलाई होइन सबैलाई मेरो तर्फबाट एकदमै thank you so so much भन्न चाहन्छु र अझ पनि छाइरहनु होला नेपाली चलचित्रमा तपाईँको डेडिकेसन सदा रहिरहोस् भन्दै कार्यक्रमका फिल्म रिपोर्टर विजय आवाजका साथमा म हेम सुवेदी पनि विदा चाहन्छु र यो तुलसी आँगनमा रोपौँला केही समय बाँकी छन् अवश्य पनि हेर्न जानु होला बाटो मुनिको full thank you very much तिम्रो पछि लागे ओ माया माया भन्दा तिमीलाई मागे हो देवी देउतासँग सधैँ तिमीलाई मागे ए राखी मायाले छोपौँला Time check. On 94 FM. It's 11 a.m.